हिँड्दै गयो गएपछि समथिङ त्यस्तै दुई तिन बजिरहेको थियो अनि ट्याक्क त्यहाँबाट पुल छ कि झुलुङ्गे पुल अनि झुलुङ्गे पुलमा ट्याक्क पारी गरेपछि हामी त्यहाँ गएर होटल बस्नु पर्ने त्यहाँ लज थियो कि म हराएको थिएँ दुई दिन अनि ठ्याक्क त्यहाँ गएको अब जाने बित्तिकै अब गएको अब लज फिक्स भएको थिएन अनि त्यहाँ गएको त्यहाँ ठ्याक्क जाने बित्तिकै पानी पर्न स्टार्ट भयो भए जस्तो गाउँ एरिया ट्याक्क बसेर एउटा ठाउँमा बसेको त्यो बसेको ठाउँ पसल रहेछ फेरि अन्डरग्राउन्ड पसल खुल्ला जस्तो नदेखिने तर पसल चाहिँ खुलेको रहेछ पाहाड त हो अनि त्यसपछि चटपटे पाउँछ भनेर सोधेको ढकढक पारेर भित्र कोही बोले जस्तो लागेर बाहिर त कस्तो सेक्सी केटी के पहाडी सेक्सी ओ माई गड अनि ल अनि त्यसपछि चाहिँ अनि कुरा बिस्तारै चटपटे तिस रुपियाँको सुरुबाट खाँदै गयो बिस्तारै हेर्दै गयो होइन बेलुका चाहिँ टक्क साँझ अनि त्यो केटीलाई सो सोधेको थियौँ क्या हामीले के अरे त्यो के अरे यहाँ लज छ कि छैन भनेर चपडा खाँदा सोधेको थियौँ अनि छ यता भन्यो अनि कहाँ कहाँ छ भन्दा ऊ छ हाम्रो पनि लज हो ऊ त्यहाँ छ भने ओ हो ल ठिक्क मिलो कुरो पनि अनि उसलाई यो वायर किङलाई भनेर आज यहीँ बस्नुपर्छ भने मैले ल ठिक छ अनि अर्को दाई आउनेवाला थियो त्यो दाई त बाले भएन अनि त्यसपछि अनि ठ्याक्क माथि अब साँझ साँझ परेपछि खाना साना बनाउन लायौँ खाना बनायो खाना साना खायौँ होइन अनि त्यसको फेरि घरमा दाइ र त्यो अनि एउटा अङ्कल बस्दो रहेछ अङ्कल फेरि बुढो बुढो खालको अनि लजमा त त्यत्तिकै छोडिदिएको त्यति मान्छे कोही नजाने रहेछ त्यता अनि त्यसपछि अनि ठक्क गएँ अनि खाना खाना खायो अरे माथि गएँ म अनि वायर किङ भित्र थियो त्यो अर्को दाई पनि भित्र थियो रुममा एउटै रुममा तिनजना सुत्नु पर्थ्यो अनि म चाहिँ फोन चलाउने निम्ले बाहिर निस्केँ किनकि आँखाले हेरेपछि फिक्स पाइन्छ कि जब आई टु आई कन्ट्याक्ट हुन्छ फिक्स पाइन्छ उनीहरूमा भयो भने अनि अनि टक्कसँगले कट्टु र बेस्ट बेस्ट चाहिँ भित्र हालेको थियो बिकज सी वाज पहाडी होइन बेस्टभित्र हालेको थियो अनि त्यो बाहिरपट्टि ब्रेन्चीमा बसिरहेको रहेछ अँध्यारो छ है पानी परेर त्यो लाइन गएको थियो लाइन आएको त्यहाँ फेसमा त त्यसको देखिरहेको अनि म पनि यता अरे आएर म फोन पुरा केही चल्दैन है त्यहाँ नेट सेट केही चल्दैन मेरोमा फोटो हेरेर पुरा उता हेरिरहेको छु कि त्यो देखाएको मैले हेरिरहेको छु भनेर अनि त्यसपछि त्यसले बुझी चाहिँ अनि त्यो यता पुलतिर आयो पुलमा त खाली हुन्छ ओहो अनि त्यसपछि टक्कसँगले पुलमा लगेँ बिस्तारै आउनु थालेँ पछाडि पछाडि म अगाडि अगाडि गएँ किनकि म फस्न सक्छु त्यही भएर पारी पुग्नुपर्छ अनि त्यसरी पारी पुगेर अनि मैले ठ्याक्क फ्ल्यास अफ गरेर फेरि फिर्केँ बिचसम्म अनि त्यो ठ्याक्क त्यहाँ त्यो बिचसम्म आई फ्ल्यास बालेर अनि त्यहाँ आएपछि ट्याक्क फ्ल्यास अफ गरेँ अनि त्यसपछि अनि तपाईँले कसलाई पर्खिनु भएको अरे ए नसक्नु अनि त्यसपछि अनि तिमीलाई पर्खेको तिमी पनि ठ्याक्क आए आयो भने के अनि किन पर्खिनु भएको भने यत्तिकै यहाँ तिमीलाई यत्तिकै यहाँ बोल्नलाई भने यताउता को को छ घरमा अनि यता त्यता त्यो गाउँको सबै त सोधेँ एकछिन खोलासोला यसो देखाएँ दुखाएँ जस्तो गरेँ त्यसपछि तिमी र ममा को अग्लो छ भनेर मैले चेक गरौँ भने अनि त्यसपछि टक्कसँगले नजिक आएन अनि टक्कसँगले यस्तो पछाडिबाट अनि पछाडिबाट यस्तो नाप्न सिधा बनाएको क्या मैले उसलाई टक्क सिधा बनाएको बाङ्गो बाङ्गो भयो जस्तो लाग्यो अनि सट्ट पेट त्यो के अरे सुरुवाल बाहिरको पेटमा टक्क च्याप्प बाहिरबाट पक्रेर सट्ट पछाडि तानेको दलो कस्तो मलाई सरक आएर त्यो मेरो उठिरहेको